हरेक आइतबार दस बजेको संसार पश्चात एघार बजेसम्म गुन्जनी मुक्तक मालाको समय शुरू भइसक्यो मदन भण्डारी तपाईँहरू समक्ष उपस्थित भइसके तपाई सम्पूर्ण प्रिय मुक्तक मनहरूलाई कार्यक्रममा धेरै धेरै स्वागत छ हार्दिक नमस्कार श्रोता एकानब्बे दशमलव छ मेगा अहिले तपाईँले हामीलाई पूर्वमा सुनिरहनु भएको छ सिमानासँगै जोडिएका भारतका विभिन्न ठाउँहरूमा सुनिरहेको हुनुपर्छ अनि त्यस्तै गरेर W W W dot radiovision dot com dot NP log on गरेर संसारभरिकै साथ सुनिरहनु भएको हुनुपर्छ हामीलाई त्यस्तै लाग्छ कार्यक्रम मुक्तक मालामा हामी तपाईँहरूले नै पठाउनुभएका मुक्त खराबहरू राख्ने गर्छौं मुक्तकारहरूसँगको भलाकुसारी राख्ने गर्छौं मुक्तकसँग सम्बन्धित हरेक गतिविधि गतिविधिहरूलाई तपाईँहरू समक्ष पुर्याउने गर्छौं आजको कार्यक्रम मुक्तक मालामा मलाई एउटा मुक्तक संग्रह प्राप्त भएको छ मुक्तककार हुनुहुन्छ अनुप शर्मा जी उहाँको मुक्तक संग्रह प्रतीक्षा मलाई प्राप्त भएको छ कार्यक्रमको शुरूआतमा हामी प्रतीक्षा मुक्तक संग्रह भित्रबाट केही मुक्त हरफहरू सुन्नेछौ तत्पश्चात गत शनिबार झोराहाट मोरङमा सम्पन्न झोराहाटमा साहित्यमा मुक्तकारहरूले प्रस्तुत गर्नुभएको मुक्तक म तपाईँहरू समक्ष राख्नेछु उहाँहरूकै आवाजमा अहिलेलाई भने प्रतीक्षा मुक्तक संग्रह मुक्तकार हुनुहुन्छ अनुप शर्मा खतिवडासी उहाँको घर हो मोनाबारी गाउँ विश्वनाथ असम लामा रातहरूमा कुरा नभए पनि लामा रातहरूमा कुरा नभए पनि सँगै रमाउने इच्छा पूरा नभए पनि यो मनले कहिल्यै बिर्सने छैन बुझ ती हातमा मेरै नामको छुरा नभए पनि केही समय अघि मात्र पाठक समक्ष आएको मुक्तकार अनुप शर्माजीको प्रतीक्षा मुक्तक संग्रह जुन संग्रहको विमोचन असमको जागुनमा भएको थियो पथ विचलित भई संघामा कराउनु पर्दैन पथ विचलित भई शङ्कामा कराउनु पर्दैन आफ्नो कर्तव्यबाट कहिल्यै हराउनु पर्दैन बाँचुन्जेल कार्यहरू गर्दै जानु महोदय सावधान रही सुरक्षित भइन्छ डराउनु पर्दैन पुनः मुक्तक प्रतीक्षाबाटै अनुप शर्माजीको प्रतीक्षा मुक्तक संग्रह सिंगो असमको पहिलो नेपाली मुक्तक संग्रह हो दुःख दिएर दुःख पाउने ममा चाह छैन दुःख दिएर दुःख पाउने ममा चाह छैन कुनै कुरा पनि लुकाउने ममा चाह छैन आफ्नो इच्छा जे मन लाग्छ त्यही गर कसैको मन दुखाउने ममा चाह छैन निकै मिठो मुक्तक लेख्नुहुन्छ नेपाली मुक्तकलाई माया गर्नुहुन्छ उहाँकै अर्को मुक्तक म लिइहाल्छु गर्छु भन्ने सोच तिमीले पालिदिए पुग्छ गर्छु भन्ने सोच तिमीले पालिदिए पुग्छ मस्तिष्कको कालो मैलो फालिदिए पुग्छ भड्काउमा लाग्यो भने आफ्नै क्षति हुने संस्कारको थियो मनमा बालिदिए पुग्छ निकै मिठा मिठा मुक्त खरबहरू समेट्नु भएको छ मुक्तकार अनुप शर्माजीले प्रतीक्षा मुक्तक संग्रहमा जीवनको बाटो मोडेर कहाँ जानुभयो जीवनको बाटो मोडेर कहाँ जानुभयो सपनाहरूलाई तोडेर कहाँ जानुभयो म माली हुँ तिमी बगैँचा भन्ने मान्छेले फुलेको फूल छोडेर कहाँ जानुभयो बाहिर ठिक्क भित्र ढाक्ने धेरै भेटिन्छन् बाहिर ठिक्क भित्र ढाक्ने धेरै भेटिन्छन् रुखमा चढ़ाई चरा काट्ने धेरै भेटिन्छन् आफ्नो कार्य सिद्ध गर्न मरिमेक्ने मान्छे गुलाबसँग काँडा साट्ने धेरै भेटिन्छन् अब भने श्रोता आजको कार्यक्रम मुक्तक मालामा म प्रतीक्षा मुक्तक संग्रहबाट अन्तिम मुक्तक लिन्छु तत्पश्चात एउटा गीत सुन्नेछौ हामी गीत पश्चात आउनेछु म आदरणीय मुक्तकारहरूको मुक्तक वाचन लिएर जुन कार्यक्रम छोराहाटु मोरङमा सम्पन्न भएको थियो अहिले सुनौ प्रतीक्षाबाट आजलाई भने अन्तिम मुक्तक साँचो कुरा पत्तो लाग्छ बोल्न थालेपछि साँचो कुरा पत्तो लाग्छ बोल्न थालेपछि एक एक गरी सबै कुरा खोल्न थालेपछि आफू मात्रै धुर्ता ठानी पठ्याई नगर साथी फलाम पनि गल्न थाल्छ पोल्न थालेपछि यो गजबको मुक्तक प्रतीक्षा मुक्तक संग्रहबाट अनुप शर्मा खतिवटा चीको मुक्तक संग्रह प्रतीक्षा केही समय अघि पाठक समक्ष आएको हो कार्यक्रमको प्रारम्भमा मैले सोही संग्रहबाट केही मुक्त खरबहरू राखे प्रतीक्षा मुक्तक संग्रह मसँग छ आगामी अङ्कहरूमा पुनः म मुक्त खरफहरू लिने नै छु प्रतीक्षाबाट अहिले भने कार्यक्रममा पहिलो साङ्गीतिक कोसेली तपाईँहरू समक्ष राख्न चाहन्छु यो समयमा मसँग गीत छ दीपक खरेलजीले गाउनु भएको समुचित मासकोटाजीले लेख्नु भएको संगीत भर्नु भएको यो गीत तपाईँहरू समक्ष राख्दैछु गीत पश्चात आउनेछु म कार्यक्रम मालामा कार्यक्रम सुन्दै रहनुहोला तिम्रो त्यो हसिलो मुहारको झलको जब आउँदा तिम्रो त्यो हँसिलो मुहारको झल्को जब आउँदा बिछोडका कुरा कल्पिन थाल्छन् बिछोडका कुरा कल्पिन थाल्छन् तिम्रो सुबिरले चित्त बुझाउँदा सुबीरले चित्त बुझाउँदा सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले सजाय मैले भोग्नु नै पर्छ विश्वास गर्नाले परायालाई आफन्त ठाने मुटुमा राख्नाले परायालाई आफन्त ठाने मुटुमा राख्नाले मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा मेरो त्यो पवित्र प्यारको कल्पना जब गर्दा आँसुका धारा आँसुका धारा बहन थाल्छन् तिम्रो तस्बिरले चित्त बुझाउँदा तिम्रो तस्बिरले चित्त बुझाउँदा लागेको चोट यो छाती भित्र कसरी सहनु लागेको चोट यो छाती भित्र कसरी सहनु हारेको मैले मै रोइ बस्छु तिमी छैन तिमी चाहिँ नरुनु मेरा ती जीवनका कथाहरू अपुरो गरेर छोड्दा मेरा ती जीवनका कथाहरू अपुरो गरेर छोड्दा ती आँखा मेरा डोलाउन थाल्छन् ती आँखा मेरा डोलाउन थाल्छन् तिम्रो तस्बिरले चित्त बुझाउँदा तिम्रो तस्बिरले चित्त यो निकै नै मिठो गीत पश्चात मैले कार्यक्रममा पुनः स्वागत छ श्रोता अब भने म तपाईँहरू समक्ष गत शनिबार जोराटमा सम्पन्न जोराटमा साहित्य कार्यक्रमको छलप प्रस्तुत गर्नेछु जोराट नाट्य समूहको प्रस्तुति जोराहाटमा साहित्यमा गत शनिबार मोरङको जोराहाट मुक्तकमा रमायो कार्यक्रमको सभापतित्व छत्र काफ्लेज्यूले गर्नुभएको थियो कार्यक्रममा आदरणीय खेम नेपाली प्रमुख अतिथिमा हुनुहुन्थ्यो कार्यक्रमको संचालन भरत गुरागाई पर्वरिक ज्यूले गर्नुभएको थियो कार्यक्रमको प्रमुख मुक्तको वाचनमा मुक्तकार सन्तोष अम्गाईजी सयल मुक्तक संग्रह अहिले उहाँको पाठक समक्ष छ र अतिथि मुक्तको वाचनमा उहाँलाई साथ दिनुभयो क्रमशः मुक्तकारहरू प्रिन्स प्रमोद ढकालजीले राधा सुवेदीजीले र अम्बिका खरेल उप्रेतीजीले म अब सोही कार्यक्रममा प्रस्तुत मुक्त खरबहरू राख्नेछु उहाँहरूकै आवाजमा हामी कार्यक्रममा वाचन भएका सम्पूर्ण मुक्तक भने आज सुन्ने छैनौ केही मुक्तक सुन्नेछौ ढिला नगरी म कार्यक्रम तर्फै तपाईँलाई लिएर जान चाहन्छु शुरूआतमा मुक्तकार हुनुहुन्छ प्रिन्स प्रमोद ढकालजी नोटमा भोट दिनेहरू होस् भोटमा नोट दिनेहरू नोटमा भोट दिनेहरूसँग भोटमा नोट दिनेहरूसँग तिमीहरू दुवै देशका शत्रु देशलाई चोट दिनेहरूसँग देशलाई चोट दिनेहरूसँग कोही कोही स्वस्थ सरकार लिएर आउँछ भने कोही स्वस्थ सरकार लिएर आउँछ भने देश विकासको दरकार लिएर आउँछ भने कोही स्वस्थ सरकार लिएर आउँछ भने देश विकासको दरकार लिएर आउँछ भने यो सिंह आफै कटिनलाई तयार छ सुन कोही स्वस्थ सरकार लिएर आउँछ भने देश विकासको दरकार लिएर आउँछ भने यो सी आफै कटिनलाई तयार छ सुन बुद्धि अनि विचारको तरबार लिएर आउँछ भने अब क्रममा मुक्तको आसन गर्दै हुनुहुन्छ मुक्तकार राधा सुवेदीसी उबेलामा गरे उबेलामा गरे ऐचो पनि लगाए साँझ बिहान चल्छ भनेर तर हिजो आज म फिटिक्कै प्रगति गर्न छोडेको छु तर हिजो आज म फिटिक्कै प्रगति गर्न गरेको छु किनकि मलाई देखेर मेरो दुश्मन जल्छ भनेर किनकि मलाई देखेर मेरो दुश्मन जल्छ भनेर कुरोलाई कसैले पहाड बनाउँछ कसैले तिल बनाउँछ कुरोलाई कसैले पहाड बनाउँछ कसैले तिल बनाउँछ त्यो व्यक्ति महान हो हरेक क्षण सृजनशील बनाउँछ कुरोलाई कसैले पहाड बनाउँछ कसैले तिल बनाउँछ त्यो व्यक्ति महान हो हरेक क्षण सृजनशील बनाउँछ सपना देख्नु पनि त राम्रो हो नि देखिरहनु पर्छ सपना देख्नु पनि त राम्रो हो नि देखिरहनु पर्छ एक दिन साकार भएपछि जिन्दगी झिलमिल बनाउँछ एक दिन साकार भएपछि जिन्दगी झिलमिल बनाउँछ बिराउँदा खेत सानो हालिराख्नु है बिराउँदा खेत सानो हालिराख्नु है जोगा हुँदै भोटहरू डालिराख्नु भए बिरा हुँदा खेत सानो हालिराख्नु है जोगा हुँदै भोटहरू डालिराख्नु है बाध्यताले कहिले काहीँ टाढा रहे भने दिदी बाध्यताले कहिले काहीँ टाढा रहे भने सम्झिएर नजिकै ठाउँ खाली राख्नु है धन्यवाद अबको क्रममा मुक्तको वाचन गर्दै हुनुहुन्छ मुक्तकार अम्बिका खरेल उप्रेतीसी लमक लमक जुका आउँछन् टाँसिएर जान्छन् लमक लमक जुका आउँछन् टाँसिएर जान्छन् कार बकुलासँग सहजै घाँसिएर जान्छन् लमक लमक जुका आउँछन् टाँसिएर जान्छन् कार बकुलासँग सहजै घाँसिएर जान्छन् कसरी पत्याउनु आकाश धरतीको निधन कसरी पत्याउनु आकाश धरतीको निधन सोचेको उच्च हिमाल यहाँ भाँसिएर जान्छन् नजर भित्र सिंहको आकाश बोकेको छ मैले नजर भित्र सिंहको आकाश बोकेको छ मैले मनभित्र अनेक पीडा रोकेको छ मैले नजर भित्र सिंहको आकाश बोकेको छ मैले मनभित्र अनेक पीडा रोकेको छ मैले न्याउँदैछु खुसी कतै भेटिन्छ कि आज भोलि न्याउँदैछु खुसी कतै भेटिन्छ कि आज भोलि शिलालेखमा सुन्दर छाप ठोकेको छु मैले शिलालेखमा सुन्दर छाप ठोकेको छु मैले दुःख जीवनमा सास्नुको पनि मजा छ बेग्लै दुःख दुःख जीवनमा सास्नुको पनि मजा छ बेग्लै खुसी मनाउँदै नाच्नुको पनि मजा छ बेग्लै दुःख जीवनमा सास्नु पनि मजा छ बेग्लै खुसी मनाउँदै नाच्नुको पनि मजा छ बेग्लै जीवनका जीवनका अनेक मोडहरूमा अभिनय गर्दा आफ्नै दुनियाँमा बाँच्नुको पनि मजा छ बेग्लै आफ्नै दुनियाँमा बाँच्नुको पनि मजा छ बेग्लै अहिले हामी छोराहाटमा साहित्य अन्तर्गत गत शनिबार मुक्तको आसनको कार्यक्रम छोराहाट मोरङमा सम्पन्न भएको थियो सोही कार्यक्रममा प्रस्तुत मुक्त खरबहरू मुक्तकारहरूकै आवाजमा सुनिरहेका छौ कार्यक्रमको सञ्चालन हजुर मैले भने भरत गुरागाई बर्बरिकज्यूले गर्नुभएको थियो कार्यक्रम सञ्चालन गर्दै गर्दा कार्यक्रमको बीच बीचमा निकै मिठा मिठा मुक्त खरबहरू उहाँले भएको थियो अब भने म भरत गुरागाई बर्बरिकज्यूले राख्नुभएको मुक्त तपाईँहरू समक्ष राख्दैछु अब मुक्तको वाचन गर्दै हुनुहुन्छ हजुर भरत गाई बरबरेक ज्यू देश डुब्दा त बोल्दैन मान्छे सहर डुबेर के हुन्छ अजङ्ग काल उभिएको छ रहर डुबेर के हुन्छ देश डुब्दा त बोल्दैन मान्छे सहर डुबेर के हुन्छ अजङ्ग काल उभिएको छ रहर डुबेर के हुन्छ मृत्युको बाढी उर्लिएको घोर तनासा हेर्दैछ मान्छे सिँगै समय त डुबिसक्यो प्रहर डुबेर के हुन्छ केही दिन आउँदैछु बाहिर आएर हेर जीवन गीत गाउँदैछु बाहिर आएर हेर केही दिन आउँदैछु बाहिर आएर हेर जीवन गीत गाउँदैछु बाहिर आएर हेर एक्लै त म देउरालीको पूर्ण रुख भइसके प्रिय तिमी भनेर धाउँदैछु बाहिर आएर हेर मुटु कलेजो समेत दिन्छु भन्थ्यौ घरमा उठाउने हात पनि भएन फलसब्जीहरूले नै खाइदिए आफ्नो भागमा पात पनि भएन समय नै उल्टो बगेपछि कसको के लाग्दो रहेछ र हजुर दिनले पुरै धोका दिएपछि आफ्नो भागमा त रात पनि भएन आफू त एक्लै छु बिल्कुल जताततै नोटै नोट छ हिजो पनि पीडै पीडा थियो आज नि छुटै चोट छ कति स्वार्थको बजारमा बिक्दो रहेछ हजुर देख्नेले राम्रै देखे पनि म भित्र खोटै पुग्छ श्रोता अब मसँग रहेको छ हजुर सन्तोष अम्गाइसीको मुक्तक कार्यक्रममा म एउटा गीत राख्छु तपाईँहरू समक्ष अहिले गीत पश्चात लिएर आउनेछु सन्तोष अम्गाइजीले उक्त कार्यक्रममा प्रस्तुत गर्नुभएका मुक्त खराबहरू अहिलेको क्रममा मसँग गीत छ मबिबी शाहजीले लेख्नु भएको दीपक जङ्गमजीले संगीत भएको गुलाम अलीले गाउनु भएको यो निकै नै मिठो गीत तपाईँहरू समक्ष राख्छु गीत पश्चात आउँछु कार्यक्रम मुक्तक मालामा लोलाए का ठुला तिमरा दुई नजर ले हेरी दिए मलाई चाहे हर पोखे लोलाए का ठुला तिमरा असर ले तेरी दिए मलाई चाहे चाहे जल को घड़ा सरी भई छीने मुंडो कटी मा जल को घड़ा सरी भई तासी रहा यो निकै नै मिठो गीत पश्चात तपाईँलाई पुनः स्वागत छ अबको क्रममा तपाईँहरू समक्ष गत शनिबार सम्पन्न मोरङको झोराहाटमा सम्पन्न झोराहाटमा साहित्यमा प्रस्तुत मुक्त खरबहरू मुक्तकारहरूकै आवाजमा राखिरहेको छु उक्त कार्यक्रममा प्रमुख मुक्तको वाचनमा हुनुहुन्थ्यो मुक्तकार सन्तोष अमगाईजी हामी सुन्नेछौँ अबको क्रममा सन्तोष अङ्गाइसीलाई उहाँको मुक्त कस्तो हुन्छ मैले भनिरहनु पर्छ होला जस्तो लाग्दैन सुनौ सन्तोषजीलाई यो के मान्छे नै भर्ना हुन्छ पहुँच भयो भने अपराधी जोगाउनै धर्ना हुन्छ पहुँच भयो भने अयोग्य मान्छे नै भर्ना हुन्छ पहुँच भयो भने अपराधी जोगाउनै भर्ना हुन्छ पहुँच भयो भने यो प्रणाली भन्दा पहुँच बलियो भएको देश हो अयोग्य मान्छे नै भर्ना हुन्छ पहुँच भयो भने अपराधी जोगाउनै धर्ना हुन्छ पहुँच भयो भने यो प्रणाली भन्दा पहुँच बलियो भएको देश हो यहाँ स्याल पनि अर्ना हुन्छ पहुँच भयो जे जे भेटिन्छ चपाएर सडकमै सुन्छ मान्छे भुसिया कुकुर धपाएर सडकमै सुन्छ मान्छे जे जे भेटिन्छ चपाएर सडकमै सुन्छ मान्छे भुस्या कुकुर धपाएर सडकमै सुन्छ मान्छे गाउँका घरमा मुसाहरूले रजाई गर्दै गर्दा एकचोटि गाउँ सम्झिनु होला अनि सहर सम्झिनु होला जे जे भेटिन्छ चपाएर सडकमै सुत्छ मान्छे भुसिया कुकुर धपाएर सडकमै सुत्छ मान्छे गाउँका घरमा मुसाहरूले रजाइ गर्दै गर्दा सहरमा कोठा नपाएर सडकमै सुत्छ मान्छे न त ओखती दिएछ न त खोप लगाएछ बरु मुटुमा अन्धविश्वासको चोप लगाएछ न त ओखती दिएछ न त खोप लगाएछ बरु मुटुमा अन्धविश्वासको चोप लगाएछ जुन धामीलाई मेरी आमा डाक्टर सम्झिन्थिन् न त ओखती दिएछ न त खोप लगाएछ बरु मुटुमा अन्धविश्वासको चोप लगाएछ जुन धामीलाई मेरी आमा डाक्टर सम्झिन्थिन् उसले नै आज बक्सीको आरोप लगाएछ रहने कि पिउन छोड्ने दारू तँ आफै सोच्नुहोस् कहिलेसम्म राख्ने यात्रा सुचारू त्यो आफै सोच्नुहोस् पिरहने कि पिउन छोड्ने दारू त्यो आफै सोच्नुहोस् कहिलेसम्म राख्ने यात्रा सुचारू त्यो आफै सोच्नुहोस् छिटो गए तेल जोगिन्छ तपाईँको ढिलो गए ज्यान रहने कि पिउन छोड्ने दारू त्यो आफै सोच्नुहोस् कहिलेसम्म राख्ने यात्रा सुचारू त्यो आफै सोच्नुहोस् छिटो गए तेल जोगिन्छ तपाईँको ढिलो गए ज्यान धनको गर्ने कि जीवनको पारो त्यो आफै छिनभरमै बोली वचन फेर्दा बहुत दया लाग्छ पार्टी सिद्धान्तको गला सेर्दा बहुत दया लाग्छ छिन भरमै बोली वचन फेर्दा बहुत दया लाग्छ पार्टी सिद्धान्तको गला सेर्दा बहुत दया लाग्छ नेतृत्व जुट्दा जुट्नु पर्ने नेतृत्व फुट्दा फुट्नु पर्ने छिनभरमै बोली वचन फेर्दा बहुत दया लाग्छ पार्टी सिद्धान्तको गला सेर्दा बहुत दया लाग्छ नेतृत्व जुट्दा जुट्नु पर्ने नेतृत्व फुट्दा फुट्नु पर्ने कार्यकर्ताको जिन्दगी हेर्दा बहुत दया लाग्छ बनाएछौ मन ढुङ्ग्याङ जिम्मा लिन्छौ लिनौ थग्नलाई त दियौ ध्यान जिम्मा लिन्छौ लिनौ बना यसो मन ढुङ्ग्यान जिम्मा लिन्छौ लिन्नौ ठग्नलाई त दियौ ध्यान जिम्मा लिन्छौ लिन्नौ अरूको प्रमाण पत्रले चलाउँदैछौ औषधि पसल बना यसो मन ढुङ्ग्यान जिम्मा लिन्छौ लिन्नौ ठग्नलाई त दियौ ध्यान जिम्मा लिन्छौ लिन्नौ अरूको प्रमाण पत्रले चलाउँदैछौ औषधि पसल तल माथि भए ज्यान जिम्मा लिन्छौ लिन्नौ आफ्नो रीतिरिवाज छोड्नुहुन्न ससाना कुरामा प्रतिशोधको खोल ओढ्नुहुन्न ससाना कुरामा आफ्नो रीतिरिवाज छोड्नुहुन्न ससाना कुरामा प्रतिशोधको खोल ओढ्नुहुन्न ससाना कुरामा बोसोको चिल्लो पखाल्न पनि साबुन नै चाहिन्छ आफ्नो रीतिरिवाज छोड्नुहुन्न ससाना कुरामा प्रतिशोधको खोल ओढ्नुहुन्न ससाना कुरामा बोसोको चिल्लो पखाल्न पनि साबुन नै चाहिन्छ आफ्नासँग सम्बन्ध तोड्नुहुन्न ससाना कुरा नातावाद र कृपावादलाई दहन किन गर्दैन अध्ययन अनुसन्धान थप गहन किन गर्दैन नातावाद र कृपावादलाई दहन किन गर्दैन अध्ययन अनुसन्धान थप गहन किन गर्दैन नाफा हुँदा आयकर दिने यो सरकारले नातावाद र कृपावादलाई दहन किन गर्दैन अध्ययन अनुसन्धान थप गहन किन गर्दैन नाफा हुँदा आयकर लिने मेरो यो सरकारले घाटा हुँदा चाहिँ क्षतिपूर्ति भयो किन गर्दैन <laughs> गर्नु छ कमाउन सङ्घर्ष कामै पाइन्न के गरौँ गुम्छ जाँगर हराउँछ हर्ष कामै पाइन्न के गरौँ गर्नु छ कमाउन सङ्घर्ष कामै पाइन्न के गरौँ गुम्छ जाँगर हराउँछ हर्ष कामै पाइन्न के गरौँ गर्न त ठेक्का दिएको काम उत्कृष्ट गरौँ लाग्छ गर्नु छ कमाउन सङ्घर्ष कामै पाइन्न के गरौँ गुम्छ जाँगर हराउँछ हर्ष कामै पाइन्न के गरौँ गर्न त ठेक्का लिएको काम उत्कृष्ट गरौँ लाग्छ उत्कृष्ट गरे अर्को वर्ष कामै पाइन्न के गरौँ घर्न घाटको हुन म कसरी आऊ सबको सामु रुन म कसरी आऊ घरमा घाटको हुन म कसरी आऊ सबको सामु हुन म कसरी आऊ जीवन दिन्छौ ठानेको थिएँ सुपारी दियो घर न घाटको हुन म कसरी आऊ सबको सामु रुन म कसरी आऊ जीवन दिन्छौ ठानेको थिएँ सुपारी दियो तिम्रा गोडा धुन म कसरी चारले नखाउँदैनौ बिरामी भेट्न जाँदा कुली किलाई पुखाउँदैनौ बिरामी भेट्न जाँदा सुविचारले नुहाउँदैनौ बिरामी भेट्न जाँदा कुरी तिलाई पुहाउँदैनौ बिरामी भेट्न जाँदा विवाह उत्सव मनाउन जाँदा पैसा दिने हामी चारले नुहाउँदैनौ बिरामी भेट्न जाँदा पुरी तिलाई पुहाउँदैनौ बिरामी भेट्न जाँदा विवाह उत्सव मनाउन जाँदा पैसा दिने हामी एक पैसा चुहाउँदैनौ बिरामी भेट्न जाँदा धन्यवाद उहाँ हुनुहुन्थ्यो मुक्तकार सन्तोष समगाईजी हामीले आजको कार्यक्रम मुक्तक मालाको प्रारम्भमा मुक्तकार अनुप शर्मा खतिवड़ाजीको प्रतीक्षा मुक्तक भित्रबाट मुक्तक सुन्यौं तत्पश्चात मोरङको छोराठमा सम्पन्न छोराठमा साहित्य कार्यक्रमको झलक राख्यौं जहाँ चर्चित मुक्तकारहरूले आफ्नो मुक्त खरफहरू राख्नु भएको थियो आजलाई भने श्रोता कार्यक्रम मुक्तक मालामा मैले तपाईँहरू समक्ष लिएर आएको सामग्री यति मात्रै कार्यक्रम सुन्दै जाँदा तपाईँलाई पनि मुक्तक पठाउन मनभयो प्रतिक्रिया बाँड्न मनभयो भने तपाईँले हामीलाई सम्झन सक्नुहुन्छ मुक्तक माला at the rate Gmail dot कममा मुक्तक तथा प्रतिक्रिया तपाईँले मेल गर्न सक्नुहुन्छ मुक्तक मालाको फेसबुक पेज फेसबुक आइडीमा पनि मुक्त खराबहरू प्रतिक्रियाहरू तपाईँले छोड्न सक्नुहुन्छ समयसम्म कार्यक्रम सुनेर साथ दिनुभयो तपाईँलाई धेरै धेरै धन्यवाद मलाई इन्टरनेट संसारमा हरदम साथ दिने भाइ प्रति बस्नेतलाई सुटुक्क सम्झँदै मदन भण्डारी जाँदा जाँदै रूपेश चन्दजीले गाउनु भएको दीपक शर्माजीले लेख्नु भएको संगीत फर्नु भएको निकै नै मिठो गीत तपाईँहरू समक्ष छोड्दै बिदा चाहन्छु हस्त श्रोता मिठा मिठा सपना सबै तपाईँकै भागमा परून् नमस्कार शिवरात्रि दैलेख बजार घुमाने कर्णाली फुल चढाने तिमी सानै मसानै रहर मात्रै होला नि दैलेख बजार घुमाने बजार घुमनी फेरिको पुल चढ